कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज उज्यालो नाइन्टी नेटवर्कको रात्रिकालीन संगीत शिविरमा यहाँहरूलाई हार्दिक स्वागत छ यो प्रस्तोता प्रकाश साइमी प्राविधिक मित्र सशिन्द्र गौतम र नेपथ्यका सहयोगी सुफल काफ्लेको आजको कार्यक्रममा हामीले धेरै पुराना र त्यसलाई नयाँ शैलीमा रेकर्ड गरेका गीत पनि बजाउनेछौ विश्व प्रसिद्ध गजल गायक मेहदी हसन खानले उस्ताद मेहदी हसन जो स्वयं नै उस्ताद हुनुहुन्छ उहाँ आफ्नो गायन पुस्ताको सोह्रौं पुस्तासम्म गाइरहनु भएको गायक हुनुहुन्थ्यो उहाँले काठमाडौँको सभागृहमा गाउनुभएको एउटा रेकर्ड पनि बजाउनेछौ र उनासी वर्षको उमेरसम्म पनि संगीत सिक्दै गाउँदै गरेका संगीतकारको चर्चा गर्नेछौ तर कार्यक्रमको शुभारम्भ एउटा यस्तो गीतबाट यो गीत लगभग नब्बे वर्ष अगाडि गौरवशाली पन्तले यसलाई रेकर्ड गराउनु भएको थियो गाउनु भएको थियो हिना हिनादेवीले तर यसलाई रेकर्ड गराएकी छिन् गायिका सपनाश्रीले कान्छाले कान्छीलाई लग्यो वनको बाटो लालटिन वनको बाटो लाल्टिने बालेर बागलुङबाट पर्वत जाँदाको जंगलको बीचको बारेमा बयान गरेर लेखिएको यो गीतलाई अम्बर गुरूङले कसको भनी प्रश्न उठाएपछि कालीभक्त पन्तका नाति नातिनाहरूले यसको जवाब दिनुभएपछि यो गीत उपलब्ध भएको थियो स्वर हिनादेवीको थियो पछि यसलाई म्युजिक नेपालले पुनर रेकर्ड गरेर प्रकाशनमा ल्याएको थियो आज हामी चर्चा गर्नेछौ फेसबुकमा आएका हाम्रा केही स्ट्याटसहरूका बारेमा हामीलाई हाम्रा प्राविधिक मित्र दिनेश निरौलाले अत्यन्त मन पराउने गायक पेमा लामा जो दार्जीलिङबाट यो कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ उहाँले अक्टोबरको बीचमा म काठमाडौँ आउनेछु र म मेरा गीतहरू पनि लिएर आउनेछु भन्नुभएको छ हामीले पेमा लामाका धेरै गीतहरू खोजिरहेका छौं र त्यस गीतमध्ये उहाँको उहाँ आफै पनि केही गीत लिएर अजर अमर गीतहरूको लागि आउँदै हुनुहुन्छ त्यसै गरिकन भानु अरियालले मलाई ज्ञात भएअनुसार चाँदनी शाहले रचेको भनिएको तुम दिनको फूल जाओ यस्तै बोलको गीत पनि मेदी हसनले गाउनुभएको थियो भनेर भन्नुभएको छ भानु अर्यालजी मेदी हसनले करिब करिब आठवटा गीत चाँदनी शाहको उर्दूमा गाउनुभएको छ यसको रेकर्ड सबै संगीत दीपक जङ्गमले गर्नुभएको तर कारणवश यो प्रकाशनमा आउन ढिला भएको छ यो एउटा मान्छेको मायाले भन्ने गीत पनि अनुवाद भएर रेकर्ड भएको छ त्यसै गरिकन दिनेश रावत लेख्नुभएको छ हाम्रो फेसबुकमा म नियमित श्रोताहरूमा नै पर्दछु म प्रत्यक्ष सुन्न भने पाउँदिन डाउनलोड गरेर सुन्ने गर्दछु स्वर सम्राट नारायण गोपालको बारेमा म सानो छँदा सुनेको एउटा प्रश्न सोध्न मन लागेको छ भनेर उहाँले यो प्रेम प्रसंगको प्रश्न सोध्नुभएको छ नारायण गोपालसँग प्रेमका प्रसंगहरू धेरैको जोडिएको छ तर आंशिक कुराहरू झुट नै हुन् हालै मात्र पनि एकजना बेबी भन्ने महिलाले मेरो उहाँसँग प्रेम सम्बन्ध छ भनेर दशैंको मुखबाट लेख लेख्नुभएको थियो तर उहाँको प्रेम सम्बन्ध पेमला गुरूवाचार्य अर्थात पेमला लामासँग बाहेक अरूसँग भएको जानकारी हामीलाई छैन त्यसै गरिकन कमल श्रेष्ठले पनि लेख्नुभएको छ आइएम वेटिङ अझ अमर गीतहरू रोहित कुमारजीले एउटा सुझाव दिनुभएको छ मेरो एउटा सानो संसारलाई ठूलो बनाउन चाहन्न दावा ग्यालमले गाउनुभएको यो गीत सुन्न पाए हुन्थ्यो भन्नुभएको छ आज एकजना मित्रले भक्तपुरबाट अरूण थापाको गीत पनि चयन गर्नुभएको छ तर यसभन्दा अगाडि एउटा गीत छ यो गीतसँग एउटा इतिहास जोडिएको छ एउटा प्रसिद्ध हास्य कलाकारको जसलाई हामी अहिले महसँग जोडिएको म भनेर चिन्छौं मदन कृष्ण श्रेष्ठ मदन कृष्ण श्रेष्ठ काठमाण्डुबाट नुवाकोट जाँदा बीचमा पर्ने एउटा गाउँ जितपुरबाट काठमाण्डु झर्छन् गायक बन्नका लागि उनलाई साथ दिन्छन् भक्तपुर नवदुर्गा सिनेमा हलका मालिक नगेन्द्र हाडाले र नगेन्द्र हाडाकै स्नेह र सौजन्यमा उनले काठमाडौँका मञ्चहरूमा गीत गाउँछन् तर पछि मदन कृष्णको अचानक नाकमा पिनास भएको कारण गायन अवरूद्ध हुन्छ आज तर हामीले सौभाग्यले उहाँको पहिलो गीत पाएका छौं ज्ञानबहादुरको संगीत विश्ववल्लभको शब्दमा दुई हजार छब्बीस सालमा रेकर्ड भएको मदन कृष्ण श्रेष्ठको पहिलो गीत पसल बाट सकेको ममान्छे आँखा बाट सबको झरेको ममान्छे पसल बाट बिके सकेको म मान्छे आँखाबाट सबको झरेको म मान्छे पसलबाट बिके सकेको म मान्छे आकाशबाट झरेर हराएको तारा बाट झरेर हराएको तारा सब पहाडको धारा सबले छोडिदिएको पहाडको धारा पसल बाट बिके सकेको मान्छे आँखाबाट सबको झरेको पसल बाट बिके सकेको मान्छे सबै बाट फ्याँकिएको नदीको दुवैबाट फ्याँकिएको नदीको किना बाट बिकी सकेको मान्छे उज्यालो नाइन्टिन नेटवर्क नियमित रूपमा सुनिरहने श्रोताहरू मित्रहरूका माझमा पोखराबाट कवि दुर्गाबहादुर शाह बाबा त्यसै गरिकन गायिका रश्मिया माते र समाजसेवी माया गुरूङ मनाङ्गेले यो कार्यक्रमको नियमित सफलताको कामना गर्नुभएको छ त्यसै गरिकन गायिका किरण लक्ष्मीले दुर्गाको आशिष लागोस् भनेर उहाँले सन्देश दिनुभएको छ भने हाम्रो मिस नेपालका फर्स्ट रनअप सोनिया राज भण्डारीले पनि कार्यक्रमको सफलताको कामना गर्नुभएको छ भने हामीले भर्खरै प्रस्तुत गरेको गीत मदन कृष्ण श्रेष्ठको स्वर विश्ववल्लभको शब्द ज्ञानबहादुरको संगीतमा थियो उहाँलाई प्रेरणा दिने गीतकार गायक संगीतकारको कुरा गर्यौं नगेन्द्र हाडा नगेन्द्र हाडा लामो समयसम्म हाँस्य कलाकारका रूपमा पनि रहे उनी ध्रुवा हाडा उनी पाल थापा राजपाल थापासँग संयुक्त रूपमा कार्यरत भएको बेला पालहाँडाका नामबाट चर्चित थिए त्यसपछि मात्र गोपालराज मैनाली त्यसपछि मात्र मदन कृष्ण हरिवंश वा सन्तोष पन्तहरूको नामाङ्करण शुरू भयो नगेन्द्र हाडा काठमाडौँबाट नेपाल बैंक लिमिटेडको जागिरको सिलसिलामा नारायणघाट गएपछि उहाँकै प्रेरणाले नारायणघाटका गायक रामप्रसाद श्रेष्ठ जो पछि गायक भए दुवै मिलेर धेरै गीतहरू बनाए जस्तो लासाको जिम्बू अन्य गीतहरू रामप्रसाद श्रेष्ठ पछि कालान्तरमा प्रसाद श्रेष्ठ नामबाट कान्छी फिल्ममा गायनमा प्रवेश गरे तर अर्को सिलसिला छ आज एउटा सम्मानित वृद्ध युवाका बारेमा जगतमर्दन थापा आउँदो माघमा उनासी वर्ष पुग्ने जगतमर्दन थापा अहिले नराज ढकालका सुपुत्र प्रभुराज ढकालसँग संगीत सिक्दै हुनुहुन्छ उनासी वर्षमा संगीत सिक्दै गरेका जगतमर्दन थापाले धेरै वर्ष अघि संगीत गरेको यो गीत भन्न तिमी नढाँटी कसरी बुझाउ यो दिल कुमारी लिली सिंहको स्वर शाहको शब्दमा यहाँ प्रस्तुत छ उनासी वर्षमा पनि संगीत साधनामा सक्रिय जगतमर्दन थापाको यो संगीतलाई कुमारी लिली सिंहले गाउनुभएको छ र यही गीत काठमाण्डुको रंगमंचमा विश्वविख्यात गजल गायक उस्ताद मेदिहसनले गाउनुभएको थियो मेदिहसनका बारेमा अत्यन्त लोकप्रिय कथाहरू छन् मेदिहसन लण्डनमा लता मंगेशकर साँझमा अतिथिका रूपमा शरीक भए लता मंगेशकरको प्रशंसा गर्दै उनले मञ्चमै भने लताजीलाई भगवानले राम्रो गला दिएको छ लताले तुरुन्तै उत्तर दिए मलाई भगवानले केवल गला दिएको छ तर मेदियसन साहबको त गलामै भगवान छ त्यस्ता थिए मेदियसन तर उनको जीवन अति अनौठो थियो उनी गाउँथे मस्तले पिउँथे मस्तले पाकिस्तानमा सैनिक सरकार आइसकेपछि पनि उनका लागि कार्यक्रम सकेपछि उनको गाड़ीको अगाडि पुलिसको भ्यान उनको गाड़ीको पछाडि एम्बुलेन्सको व्यवस्था गरिएको थियो धेरै मापसे गरेका कारणले दुर्घटना भएमा एम्बुलेन्स ट्राफिकले कहीँ पक्रेमा प्रहरी यसरी उनलाई जिया सरकारले ज्याउल हक सरकारले त्यो व्यवस्था गरेका थिए र त्यही मेदिएसनको गीत बोकेर हाम्रा युवा संगीतकार दीपक जंगम कराँची पुगे मेदिएसनको गीत गाए समाचारमा छापियो र भोलिपल्ट मेदिएसन लाहोरबाट दीपक जंगमलाई भेट्न आए र ठूलो उत्साहले भेटेर सम्मान प्रकट गरे र काठमाण्डुमा स्वर सम्राट नारायण गोपालको आमन्त्रणमा मेदिएसन काठमाडौँ आएपछि दीपक जंगमकै संगीतमा यही मविसाको गीत गाए भन्न लौ तिमी नढाँटी कसरी बुझाउ यो दिल प्राविधिक रूपले अलिकति त्यसको रेकर्डिङ खराबी भए पनि तर रेकर्डिङ राम्रो छ कसरी कसरी बझारो दिल धन लो न डाटी धन लो तिमी कसरी बुझारो दिल धन लो तिमी न डाटी कसरी बुझारो हेरेर खाली तस्वीर हेरेर खासरी कति दिन बुझाउँदो दिन हेरेर खाली तस्वीर तस्वीर हर खाली तस्बिर कति दिन बुझाउँदो दिल धनलो तमिन डाती धनलो डाती कसरी बुझाउँ ढलाउ तिमी नढल्दी कसरी बुझाउँदो दिल तिमी जान हौ यो जिउको तिमी जान हौ यो जिउको तिमी प्राण जिन्दगीको तिमी जान हौ तिमी प्राण जिन्दगीको टाढा बसी कति दिन बसी कति दिन कसरी बुझाउनु यो टाढा बसी कति दिन कसरी बुझाउनु यो दिल तिमी दिन तिमी न ढाँटी कसरी बुझाउनु दिल हेरे खाली तस्वीर हेरेर खाली तसरी कति दिन बुझाउँदो दिल धनलो तिबिन डाल्ती कसरी बुझाउँदो दिल कसरी दिल तिमीले नातिनीलाई चौध हप्तामा दिनुपर्ने पोलियोको सुई दिनु लग्यो फेरि फटा कुरा गर्दा पोलियोको त थोपा खुवाइन्छ थोपा अरे सत्य धरो धर्म पोलियोको थोपा पनि खुवाउनु पर्छ रे पोलियोको सुई पनि दिनुपर्छ रे क्या कहिले सुनाइ यस्तो नजाने कुरा नभए त्यहाँ स्वयंसेविका बहिनीलाई सोध्नु जाउँ न साँच्ची हो हो भने लक्ष्मी हिँडौँ हिँड्नु दौडौँ दौडौँ हिँड उडौँ ए बुहारी बचाइ हेरै म तुरन्त आउँछु के भयो हर्क सिंह दाई मिनबहादुर काका पनि अस्याङ पस्याङ गर्दै आउनु भएको छ त स्वयंसेविका बहिनी पोलियोको पनि सुई लगाउनु पर्छ है <laughs> हो दाइ बच्चा जन्मेको चौध हप्ताभित्रमा पोलियो थोपाको तेस्रो मात्रासँगै सुईको माध्यमबाट यो खोप दिइन्छ साँच्ची हो र नानी हो काका यो खोप भरपर्दो र सुरक्षित छ यसले पोलियो रोग विरुद्ध लड्न थप शक्ति प्रदान गर्छ चौध हप्ताको उमेरमा पोलियो थोपाको तेस्रो मात्रासँगै बच्चालाई सुईबाट लगाउने आइपिबी खोप लगाऊ नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अब टाटाका जेन्युन पार्स पच्चिस प्रतिशतसम्म कम मूल्यमा टाटाका सम्पूर्ण जेन्युन पार्ट्स देशभर एउटै खुद्रा मूल्य अर्थात् एउटै एमआरपीमा पाउनुहोस् अनि तिर्नुहोस् पुरानो मूल्यको तुलनामा अब पच्चिस प्रतिशतसम्म कम मूल्य अब हुन्छ तपाईँको पैसाको बचत साथमा जेन्युन पार्ट्स अझ कम मूल्यमा थप जानकारीका लागि नेपालका लागि टाटा जेन्युन पार्ट्सको आधिकारिक वितरक सीप्रदी अटो पार्ट्स प्राली कलङ्की काठमाडौँ फोन नम्बर शून्य एक त्रिचालिस पन्ध्र पाँच सय पचास त्रिचालिस पन्ध्र पाँच सय एकाउन्न उज्यालो नाइन्टी नेटवर्क र युवाको सहकार्य युवा आवाज सकारात्मक बाटोतर्फ युवाहरूको अग्रसरता युवा आवाज यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जनचेतना युवा आवाज उज्यालो नाइन्टी नेटवर्कमा हरेक बुधबार राति साढे आठ बजे सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ यो प्रस्तुता प्रकाश सामी प्राविधिक मित्र सशिन्द्र गौतम र नेपथ्यका सहयोगी सुपल काफ्लेका साथमा प्रचार सामग्री भन्दा केही क्षण अगाडि हामीले मेदिएसनको आवाजमा बजायौं मवी शाहको शब्द दीपक जंगमको संगीतमा मेदिहसनको स्वर यो गीत मेदी हसनले काठमाडौँमा आउँदा कार्यक्रमको अघिल्लो दिन होटलमै सेकेका थिए होटलमै दीपक जंगमले संगीत गरेर बनाएका थिए र नारायण गोपालका दुई गीत पनि गाएका थिए मेदी हसनले जुन फूल मैले चाहेको थिएँ र आँखा छोपी नरो भनी भन्नु परेछ यी दुई गीत पनि हामी कार्यक्रमको सूची अनुसार पछि प्रसारण गर्ने नै छौं आज हामीलाई फेसबुकमा धेरै शुभकामना दिने मित्रहरूमध्ये सुरेश अवाले भर्खरै नगेन्द्र हाडाको चर्चा गर्नुभएकोमा धन्यवाद भन्नुभएको छ नगेन्द्र हाडाको कुरा गर्दा नगेन्द्र हाडाकै घरमा पहिलो पटक नारायण गोपालले एउटा हिन्दी गीत गाउनुभएको थियो अरे र नारायण गोपालको आवाजको यस्तो उचाइ थियो त्यो घरको दलिन पनि लगभग लगभग हल्लिएको थियो भन्ने उक्ति सुन्न पाइन्छ तर त्यो घरको दलिन चाहिँ कस्तो थियो यति कमजोर थियो कि भनेर प्रश्न गरिँदाखेरि नागेन्द्र हाडाका छोराहरूले नारायण गोपालको आवाज नै यस्तो तेज थियो कि घरको दलिन लगभग लगभग हल्लिएको थियो भनेर चर्चा गर्ने गरेको पाइन्छ नगेन्द्र हाडा नारायण गोपाल र नारायणघाटका प्रसाद श्रेष्ठ अनि नगेन्द्र हाडाकै अनुयायी बन्दै आएका मदन कृष्ण श्रेष्ठको कुराकानीपछि अब अर्को गीत राख्न चाहन्छु यो गीतमा शब्द संगीत कमल दर्नालको स्वर डेजी बराइलीको अद्भुत र अनौठो कुरा के छ भने एउटै गीतका कारण गीतकार कमल दर्नाल नेपाली आधुनिक संगीतमा चर्चित र स्मरणीय रहे दार्जीलिङमा भैँसीको मूल्य नौ सय साठी पर्दाको यो गीत थियो डेजी बराइलीको स्वर कमर दर्नालको शब्द र संगीतमा कवि दुर्गाबहादुर शाह बाबाले गीतलाई अत्यन्त लोकप्रिय सम्झना भनेर लेख्नु भएको छ भने हाम्रो फेसबुक स्ट्याटसमा भक्तपुरका चित्रकार सुरेश अवालले लेख्नु भएको छ धेरै वर्ष अघि करिब चौध वर्ष अघि रेडियो सगरमाथामा अजम्बरी गीत संगीत कार्यक्रमको समापनसँगै बन्द भएको मेरो रेडियो सुन्ने क्रम फेरि उज्यालो नाइन्टी एफएमबाट शुरू भएको छ अजर अमर गीत मार्फत प्रस्तोता प्रकाश सामीको साथ नेपाली सुगम संगीतलाई माया गर्ने सम्पूर्ण नेपालीले सुन्नै पर्ने कार्यक्रम भनेर उहाँले लेख्नु भएको छ गायक पेमा लामाले दार्जीलिङबाट लेख्नुभएको छ आजदेखि पक्का सुन्दैछु अजर अमर गीतहरू भनेर लेख्नुभएको छ विष्णु गाईले यो चितवनमा कुन एफएमबाट सुनिन्छ भनेर सोध्नुभएको छ चितवनमा यो सिनर्जी एफएमबाट सुनिन्छ र अन्य पनि एफएमबाट यहाँले सुन्न सक्नुहुनेछ र गोर्खाका एकजना मित्रले पनि सोध्नुभएको छ गोर्खामा पनि यो रेडियो गोर्खाबाट प्रसारण हुने गर्दछ सुमन केसीले डाउनलोड गरेर सुन्नेछु सर टाइम मिल्दैन भनेर लेख्नुभएको छ दिनेश रावतले एउटा कुरा लेख्नुभएको छ म नियमित श्रोतामा नै पर्छु म प्रत्यक्ष सुन्न भने सक्दिनँ भनेर लेख्नुभएको छ त्यसै गरिकन रोहित कुमारजीले एउटा सुझाव दिनुभएको छ एउटा एपिसोडमा एउटै व्यक्तित्वको चर्चा भए अझै उत्कृष्ट हुने थियो कि भन्ने मलाई लाग्छ भनेर लेख्नुभएको छ विक्रम महतजीले बुटवलबाट लेख्नुभएको छ खसिउली एफएम नाइन्टी वान पोइन्ट एटमा सुन्न सक्नुहुनेछ भनेर लेख्नुभएको छ र हामीलाई निश्चल निराशी बीटीजीले लेख्नुभएको छ बिना कुनै किताब पढेर पनि संगीतको बारेमा ज्ञान लिन चाहनेहरूले कहिले सुन्न छुटाउन नहुने अझ राम्रो गीतहरू उज्यालो नाइन्टी नेटवर्कमा आजको श्रृंखलाको बेग्र प्रतीक्षामा भनेर लेख्नुभएको छ गायक संगीतकार गीतकार र कार्यक्रमका आयोजक दिवाकर खड्गाले कार्यक्रमको प्रतीक्षामा भनेर लेख्नुभएको छ यी सबै जानकारीसँगै अब अर्को एउटा गीत राख्न चाहन्छु यो गीत हामीलाई भक्तपुरबाट पुरञ्जन एजेएसले चयन गर्नुभएको थियो दुई हजार सड़चालिस सालमा रेकर्ड भएको यो गीत अरूण थापाको स्वरमा संगीत पनि अरूण थापाकै शब्द चन्द्र ढुङ्गेलको अरूण थापाको जीवनको दुईटा उतार चढ़ावपछि उनको जीवन धेरै लथालिङ्ग भएको पाइन्छ उनका बुवा बहादुर थापा नेपाल बैंक लिमिटेडको क्षेत्रीय कार्यालय प्रमुख भएर पोखरा गएपछि अरूण पनि पोखरा नै गए र पोखरामै उनको विमला नामकी एक महिलासँग प्रेम प्रसंग शुरू भयो र त्यो प्रेम प्रसंग बिहामा परिणत हुन नपाउँदै अरूण थापाको जीवनमा ठूलो संकट आयो विमलाका परिवारले अरूणलाई मार्नको लागि मान्छे पनि हायर गरे रकी नामको मान्छे र त्यो घटनापछि अरूणको ज्यान निकै संकटमा परेपछि अरूणले विमलालाई उनको माइती फर्काइदिएपछि उनी पुनः बिहा गर्ने आशामा पर्खेर बसे तर विमलाको अन्त कतै बिहा भएपछि अरूण निकै ट्रेजेडीमा परे र उनको यो वियोगान्त जीवन शुरू भयो र दोस्रो विवाह उनले झुना थापासँग गरिन् झुनासँग पनि उनको जीवन असफल भएपछि उनकी एक छोरी करूणा जो अहिले अस्ट्रेलियामा पढ्दैछिन् वैवाहिक जीवन बिताएर उतै बसेकी छन् अरूण अब हाम्रो सम्झना मात्रै छन् उनका प्रिय गीतकार सुभाष चन्द्र ढुङ्गेलको शब्द र अरूण थापाकै संगीतमा यो गीतको संयोजन प्रकाश गुरूङले गर्नुभएको पारी गयो कि धुरो यो जीवन बिर्सेर मिलन पारी गयो कि नयाँ दुरो यो जीवन बिर्सेर मिलन प्रणय नाता किन तोडेर प्रणय नाता किन तोडेर छाडी गयो जीवनमा धेरै धेरै जलन पारी गयो कि नया दुरो यो जीवन बिर्सेर तिमी मरेका छैनन् मेरा बिथहरू प्रतीक्षामा तिम्रै बाँच्दछ मरेका छैनन् मेरा बिथहरू प्रतीक्षामा तिम्रै बाँच्दछ हारेका छैनन् विश्वासहरू यहाँ तिम्रो बाटो घेर्दछ हरेक पल पल मिठा कल्पनामा हरेक पल पल मिठा कल्पनामा आफूलाई हराइदिए अरूण थापाको संगीत र स्वरमा उनकै प्रिय गीतकार सुभाष चन्द्र ढुङ्गेलको शब्द सुभाष चन्द्र ढुङ्गेल लामो समयसम्म सक्रिय गीतकारका रूपमा चिनिनुहुन्छ गत वर्ष उहाँ छिन्नलता गीत पुरस्कारद्वारा सम्मानित पनि हुनुभयो अरूण थापा र ओम विक्रम विष्ट एकै समयका कलाकार नभए पनि अरूण थापा अलि अग्रज भए पनि यी दुईले काठमाडौँको ललितपुरको झम्सी खेलमा मित लगाए नेपाली संगीत आकाशमा नारायण गोपाल र गोपाल अञ्जनले मित लगाएको लामो समयपछि यी दुईले मित लगाएको पनि एउटा ऐतिहासिक सन्दर्भ छ अरूण थापा हाम्रा माझ हुनुहुन्न तर ओम विक्रम विष्ट अहिले अमेरिकामा पुनः वैवाहिक जीवन शुरू गरेर बस्नुभएको छ आज ओम विक्रम विष्टको सप्तर संगीतको एउटा गीत पनि बज्नेछ हाम्रो फेसबुक स्ट्याटसमा हामीलाई धेरैले शुभकामना पठाउनु भएको छ राज पौडेल सुरेन्द्र अप्सनल घिमिरे थिङ सन्तोष विक्रम महत मधुकुमार थापा रेशु खड्गा सीमा शाह गुप्ता तमु बालु परदेशी सुनवार मोहन घले नवीन पूर्ण श्रेष्ठ र थिङ सन्तोषले लेख्नुभएको छ गीतहरू त राम्रा छँदैछन् तर त्यसमा नै हजुरको स्वरले सुगन्ध सुनमा थपेको आभास भइरहेको छ भनेर लेख्नुभएको छ नवीन पूर्ण श्रेष्ठले मेदिएसन वाओ भनेर लेख्नुभएको छ नवराज आचार्यजीले अजर अमर गीतहरू सुन्दैछु अमर रहोस् भनेर लेख्नुभएको छ त्यसै गरिकन रविन डंगोलजीले नेवार भाषाका गीतहरू कुन खोजी होस् भनेर आग्रह गर्नुभएको छ सौरभ श्रेष्ठले लङ लिभ अजर अमर गीतहरू लेख्नुभएको छ दिनेश रावतजीले मेरो मनमा लागेको यो खुल्दुली मेटाइदिनु भएकोमा धन्यवाद भन्नुभएको छ बिटीजीले यस्तो मधुर स्वर भएका स्वरका धनी मदन कृष्ण श्रेष्ठले गीत गाउन चाहिँ किन छोडेका हुन् भनेर प्रश्न गर्नुभएको छ राज श्रेष्ठले सुन्दैछु भनेर लेख्नुभएको छ अब एकछिन प्रचार सामग्रीका पछाडि हामी ओझेल पर्न चाहन्छौं छोरीलाई दाइजो होइन शिक्षा र संस्कार दिउ सार्वजनिक हितका लागि उज्यालोको अनुरोध पल्पसा फाउन्डेशनमा नेपाली सेनामा खुलेको सेकेन्ड लेफ्टिनेन्ट सशस्त्र र नेपाल प्रहरीको इन्सपेक्टर र असै पद अनुसन्धान इन्सपेक्टर र असै पदका तयारी कक्षका साथै लोकसेवा आयोगका शाखा अधिकृत नासु खरिदार पदको विशेष तयारीका लागि जानै पर्ने एक मात्र ठाउँ पल्पसा फाउन्डेसन अद्वैत मार्ग पुरानो bus park Kathmandu mobile number अन्ठानब्बे पाँच एघार शून्य शून्य तीन सय पैतिस अन्ठानब्बे पाँच एघार शून्य शून्य तीन सय पैतिस नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा शैक्षिक सत्र दुई हजार एकात्तर बहत्तरका लागि आयुर्वेद स्नातक बीएएमएस तहको प्रवेश परीक्षाका लागि दुई हजार एकात्तर भाद्र एकतीस गतेसम्म आवेदन फारम भर्न सूचित गरिन्छ अन्य विस्तृत जानकारीका लागि दुई हजार एकात्तर भाद्र बाह्र गतिको कान्तिपुर राष्ट्रिय दैनिक हेर्नुहोला वा फोन नम्बर शून्य बयासी चालिस शून्य शून्य सैतिसमा सम्पर्क गर्नुहोला नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान डिनको कार्यालय बेलझुण्डी दाङ सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज अजर अमर गीतहरूमा यहाँलाई पुनः स्वागत छ हामीलाई पोखराबाट कवि दुर्गाबहादुर शाह बाबाले तरङ्गबाट यो कार्यक्रम निकै राम्रो सुनिएको छ भनेर लेख्नुभएको छ एक सय सात थुप्लो छ तरंग एफएमबाट क्लियर आएको छ भनेर लेख्नुभएको छ त्यसै गरिकन हाम्रा गीत चयनमा किरण लक्ष्मीले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ भने मेदिएसनको आवाज सुनेर रश्मि मातेजीले कृतज्ञता जाहेर गर्नुभएको छ र यहाँ विनोद थापाजीले लेख्नुभएको छ मेदिएसन is a great singer I prefer his way of protection by the government like a police van front and ambulance at last and he is in middle use to drive in middle so nice memory भनेर लेख्नुभएको छ सबभन्दा रमाइलो कुरा काठमाडौँमा मेदिएसनको कार्यक्रम हुँदा उनको कार्यक्रम दरबारमा आयोजना गरियो पञ्चायतकालको समय थियो उनका फ्यान थिए तत्कालीन राजा र रानी उनी कुनै एउटा गजल गाउँदै थिए जिन्दगीमा त सबै प्यार किया करते हैं भन्ने एक पंक्ति मेरी असनले बारम्बार हार्मोनियम फिर्दा पनि त्यो पंक्ति गाउन सकेनन् तत्कालीन राजा वीरेन्द्र जुरुको उठेर त्यो पंक्ति गाइदिएपछि त्यति बेलाका साई सेनाहरू र दरबारका रक्षकहरू जसंग भएका थिए त्यस्तो सम्मान पाएका थिए मेदियासनले र त्यसै साल नोभेम्बर सात तारीकका दिन मेदियासनलाई नारायणजी दरबारभित्र एक्काइस तोपसहित गोर्खा दक्षिण बाहु दिइएको थियो र यसरी गोर्खा दक्षिण बाउ पाउने पहिलो विदेशी कलाकार थिए मेदेसन हामीले उनको आज मवी शब्द र दीपक जंगमको संगीतमा एउटा अप्राप्य गीत बजायौं यस गीतका बारेमा हामीलाई आज निराजन सिंहडाजीले साँझमै जानकारी दिनुभएको थियो भनलौ तिमी नै होला भनेर धन्यवाद छ निराजनजीलाई कार्यक्रमका बारेमा मेनराम पन्थीले पनि धेरै राम्रो छ भनेर लेख्नुभएको छ आशिष पौडेलजीले धेरै समयपछि अरूण थापाजीलाई मेरो मन मस्तिष्कमा गुन्जदै गुन्जाइदिनुभयो धेरै धेरै धन्यवाद भनेर लेख्नुभएको छ विनोद थापाजीले how nice melodious voice you have brother I feel now you are presenting a program in Pokhara when I am now in Bahrain भनेर लेख्नुभएको छ प्रवासमा विदेशमा बसेर कार्यक्रम भएका देश देशान्तरका सम्पूर्ण अजर अमर गीतहरूका शुभेच्छुक मित्रहरूलाई यो एउटा अनौठो गीत राख्न चाहन्छु कार्यक्रमको अन्त्यमा यो गीत संगीत गर्नुभएको छ वसन्त छेत्रीले वसन्त छेत्री कवि ईश्वर वल्लभका साला हुनुहुन्छ र गाउनुभएको छ दीप श्रेष्ठले तर रचना गर्नुभएको छ गीतकार कृष्ण प्रधानले कृष्ण प्रधानले यो एउटा गीत बाहेक अरू गीत रचना गर्नुभएको छैन हामीले अघिल्लो दिन पनि यस किसिमको गीतहरूको कुरा गरेका थियौं कृष्ण प्रधानको शब्द वसन्त छेत्रीको संगीत श्रेष्ठको स्वरमा अजर अमर गीतहरूको यो अन्तिम निशानी जति मेरा वैसाहरू दिन्छन् तिमी नजिकै हुन्छौ जति त्यति धेरै मेरा यौवनहरू माथि का माया तिमीलाई चिसो चिसो टाकुरा हुन्छ मैले गरेका माया तिमीलाई चिसो चिसो टाकुरा हुन्छ मैले अधिकार तिमीले अत्याचार सम्झे कि हुन्छौ मैले सुम्पेका अधिकार तिमीले अत्याचार सम्झे कि हुन्छौ सत्य भने उज्यालोको ट्विटरमा मेन्सन गर्नुभएको छ अति जान्ने सुन्ने राजाजीले एजेएसले आज भक्तपुरका दुई व्यक्तित्वहरू नगेन्द्र हाडा र सुभाष चन्द्र ढुङ्गेलका बारेमा सबभन्दा सम्बद्ध रहेछन् भनेर उहाँले आफ्नो ग्रेटनेस महसुस गर्नुभएको छ भने उहाँले आफ्नो नाम चाहिँ पुरूषोत्तम नकर्मी मुना मुनकर्मी भनेर उदित गर्नुभएको छ धन्यवाद पुरूषोत्तम मुनकर्मीजी यहाँको यो ट्वीटको लागि हाम्रो ट्वीट भ्यूमै अर्को पंक्ति छ दिलेश अरियालजीको धेरै पहिले सुनेको गीत आज पुनः सुन्न पाइयो भनेर लेख्नुभएको छ रेडियो चितवन नाइन्टी फोर सिक्समा उहाँले सुन्नुभएको रहेछ अबको समय अझ राम्रो गीतकै हो भनेर लेख्नुभएको छ दिनेश निरौलाजी लाई मेदिएसनको नेपाली गीत अरे वा भन्न लौ मन परेको र उहाँलाई नै हाम्रो खबर छ पेमा लामाजी अक्टोबरमा काठमाडौँ आउँदा धेरै उहाँका गीतहरू लिएर आउँदै हुनुहुन्छ यो जानकारीसँगै आजको यो कार्यक्रमबाट विदा माग्ने बेला लक्ष्मणजीको पंक्ति राखौं पहिलो गीतबाटै आज कार्यक्रममा थुप्रै नयाँ नयाँ कुरा थाहा पाउने लक्षण देखिसकेको थियो भनेर भन्नुहुन्छ एन्डी श्रेष्ठजीले भैँसी लडी है माया उज्यालो नाइन्टीको आज विशेषता भनेर लेख्नुभएको छ ध्रुवे दाईले दाजु तपाईँलाई त इन्साइक्लोपिडिया नै भन्दा रहेछन् कहाँ कहाँबाट खोजेर ल्याउनुहुन्छ भनेर लेख्नुभएको छ म अगाडि बसेको मित्र सशिन्द्र गौतमजीको जब अनुहार हेर्छु मलाई पुरै किताब उहाँकै अनुहारमा देखिन्छ जस्तो लाग्छ म त्यहीँ हेरेर पढ्छु ध्रुवे दाईजी र यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै आगामी आइतबार हामी पुनः नौ पन्ध्रमा भेट्नेछौ दशैं विशेषका कुरा गर्नेछौ यस्तै गीतका कुरा गर्नेछौ आजलाई विदा दिनुहोस् शुभरात्रि भीचा कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज